काङ्ग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यले काङ्ग्रेसको सिद्धान्त अपराजय हुँदाहुँदै पनि विगतको चुनावमा काङ्ग्रेस पराजय हुनुमा प्राविधिक त्रुटि रहेको बताउनु भएको छ काङ्ग्रेसको आजबाट शुरू भएको एक महिने चुनावी अभियानको पहिलो दिनको कार्यक्रम कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टीभित्रको प्राविधिक त्रुटि सच्याएर अगाडि बढे आगामी संविधान सभाको निर्वाचनमा काङ्ग्रेसको जित सुनिश्चित रहेको दावी गर्नुभएको छ काङ्ग्रेसभित्रको कमी कमजोरी सच्याउँदै नीतिगत परिवर्तन गरेर पार्टीलाई अगाडि बढाउनु पर्ने आवश्यकता पनि उहाँले औलाउनु भएको छ मंगिरमा आगामी संविधान सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्दै उहाँले कथाथित मङ्सिनमा चुनाव नभए पनि चैतसम्ममा चुनाव गर्न सकिने उहाँको भनाइ थियो लोकतान्त्रिक पद्धतिको विकल्प लोकतान्त्रिक पद्धति नै भएको र लोकतान्त्रिक पद्धतिका संस्थागत विकासका लागि चुनाव नै अपरिहार्य भएको बताउनु भएको छ कार्यक्रम पार्टी सभापति टेकप्रसाद गुरुङ सभापतित्वमा सम्पन्न भएको थियो कार्यक्रममा काङ्ग्रेसका शुभेच्छुक तथा बुद्धिजीवीहरूले काङ्ग्रेसलाई आगामी चुनावमा बलियो बनाउनका लागि आवश्यक रणनीतिहरूको बारेमा सुझाव दिएका थिए पूर्वी चितवनको रत्नगरमा आजबाट घुम्ती शिविर शुरू भएको छ रत्नगर नगरपालिकामा तीनवटा केन्द्र बनाएर नौ दिनसम्म चल्ने शिविरमा आज उन्तिस जनाले नागरिकता लिएका छन् भने चौवालिस जनाले मतदाता नावलीमा नाम दर्ता गराएका छन् शिविरको चितवनका सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलालले उद्घाटन गर्नुभएको थियो सो कार्यक्रममा गेलालले आफ्नै गाउँ ठाउँमा सरकारी सेवा सञ्चालन गरिएको बेला आवश्यक सेवा लिएर फाइदा लिन आग्रह गर्नुभएको थियो रत्नगर नगरपालिकालाई मात्र केन्द्रित गरेर सञ्चालन गरिएको शिविर शिविरबाट नागरिकता र फोटोसहितको मतदाता नावली संकलनको काम गरिने जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णु भक्त पौडेलले जानकारी दिनुभएको छ पौडेलका अनुसार एक पाँच छ सात र आठ नम्बर ओडामा तीन गतेसम्म दुई तिन चार र बाह्र ओडामा पाँच छ र सात गते तथा नौ दस एघार र तेह्र ओडा नम्बरमा ओडावासीलाई र नौ र दस गते सेवा दिइने भएको छ मालपोत कार्यालय चितवनले आफ्नो सेवामा सदाचारिता उत्तरदायित्व र सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएको छ भ्रष्टाचार विरुद्ध अभियान चितवनले सञ्चालन गरेको एलाक डिपी परियोजना अन्तर्गतको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै कार्यालय प्रमुख घनश्याम उपाध्यायले सेवाग्राहीलाई सहज र सरल ढङ्गबाट सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले चितवनमा भ्रष्टाचार नियन्त्रणका लागि सेवा प्रदायक संस्थाहरू जिम्मेवार हुनुपर्ने बताउनु भएको छ भ्रष्टाचार विरुद्ध अभियान चितवनका अध्यक्ष भीमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सचिव लीलकण्ठ ढुङ्गानाले स्वागत गर्नुभएको थियो यसअघि यस्तै प्रकृतिका सम्झौतामा जीविसका पदाधिकारीले पनि हस्ताक्षर गरेका छन् चितवनमा पहिलो पटक स्वास्थ्य सेवाबाट वञ्चित भएका दुर्गम क्षेत्रका मानिसहरूलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरु गरिएको छ जिल्लाको दुर्गम तथा ग्रामीण क्षेत्रका मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय चितवन पहिलो पटक माडीका चार गाविसलाई लक्षित गरी अभियान शुरू गरेको हो जनस्वास्थ्य कार्यालयले आज आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा माडीका चार गाविसलाई लक्षित गर्दै अभियान सञ्चालन गरेको जानकारी दिएको हो औपचारिक रूपमा भने आगामी जेठ चार गतेबाट सो सेवा शुरू गरिने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केयर सिंह गेदारले जानकारी दिनुभएको छ अहिले पनि एकीकृत स्वास्थ्य शिविर चलिरहे पनि प्रक्रियागत रूपमा भने जेठ चार गतेबाट मात्रै शुरू गरिने भएको हो पहिलो चरणमा माडी क्षेत्रलाई लक्षित गरी बगौडा अयोध्यापुरी कल्याणपुर बाँदरझुला बगै र गर्दीमा विशेष सहितको सेवा दिइनेछ त्यसपछि चितवनको पहाड़ी गाविसमा अभियान शुरू गरिने गेदारको भनाइ छ अभियान प्रस्तुति तथा स्त्री रोग नाकान र घाँटी चरम रोग बाल रोग फिजिसियन सेवा सहित निशुल्क सामान्य शल्यक्रिया एक्सरे अल्ट्रासाउन्ड सेवा समेत दिने कार्यले जानकारी दिएको छ साथै सो अवसरमा अभियानमा सञ्चालित शिविरमा आउने अत्यन्तै गरिबी बिरामीलाई दुई हजार रुपियाँसम्म यातायात खर्च दिने व्यवस्था समेत गरेको छ अब पालो रिपोर्टको खरासी होस् या राजनीतिक विषयलाई लिएर आजकल बन्द गर्ने परिपाटी नै बसिसकेको छ कहिले कसैको बन्द त कहिले कसैको बन्द बन्दका कारण भने आम नागरिक मारमा परेका छन् आज बन्द गर्ने क्रममा बुद्धिजीवी भनेर चिनिने शिक्षकहरू गाड़ीको ठक्करबाट सहकर्मीको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै सड़कमा उत्रिए शिक्षा दिने व्यक्तिबाट यातायात बन्द गरेको भने यो चितवनमा सायद पहिलो पटक नै होला दिनौ जसो हुने बन्द र आज शिक्षकहरूले गरेको यातायात बन्दको सेरोफेरोमा रहेर सहकर्मी ध्रुवराज खनालले तयार पार्नुभएको एक रिपोर्ट अबको क्रममा पछिल्ला केही वर्षमा आफ्ना माग पूरा गराउन सबैले बन्दलाई रोज्ने गरेका छन् बन्दबाट समस्या समाधान हुन्छ भनेर उनीहरू बन्द नै रोज्ने गर्छन् कहिले कुनै समुदाय त कहिले कुनै संघ संगठन तथा दलहरूले बन्द गर्ने गरेका छन् तर त्यही बन्दले आर्थिक पक्षमा धक्का लागेको छ नै आम सर्वसाधारणले शास्ति पनि पाएका छन् बन्द गर्ने सिलसिलामा आज आफ्नो माग पूरा गराउन बुद्धिजीवी भनेर चिनिने शिक्षकहरूबाटै यातायात बन्द गरियो आफ्ना सहकर्मीको गाडीको ठक्करबाट मृत्यु भएपछि निजी विद्यालयका शिक्षक संगठनले क्षतिपूर्तिको माग गर्दै यातायात बन्द गराए शिक्षाको ज्योति छर्ने शिक्षकबाटै किन बन्द गरियो त इष्ट इलाका सचिव पशुपति बुढाथोकी यो एक्सिडेन्ट केसमा चाहिँ जुन हामी हिजो वार्तामा बस्यौँ वार्तामा बसिसकेपछि तपाईँको वार्ताबाट कुनै पनि निष्कर्ष निस्किएन र उहाँहरूको भनाइ के रह्यो भने एक्सिडेन्ट भयो अब के गर्ने भन्ने प्रसङ्गमा चाहिँ उहाँहरू पुग्नु भएको र समझदारी नभएको कारणले गर्दा चाहिँ हाम्रो उचित क्षतिपूर्तिको माग राखेर हामीले चाहिँ आज चितवन बन्द चितवन र नलप्रासी बन्दको चाहिँ पैसाको बारेमा भन्नाले उहाँहरूले दिनुपर्ने क्षतिपूर्ति उहाँहरूले न्यूनतम दिन खोज्नुहुन्छ हामीले दिनुपर्ने क्षतिपूर्तिको माग गरेका छौँ बन्दबाट आजित बनेका आम जनता भने बन्द सधैँका लागि बन्द गर्नुपर्ने भन्दै आवाज उठाइरहेका छन् तर कहिले कसको बन्द अनि कहिले कसको बन्द त्यो मारमा उनीहरू बस्नुपर्ने बाध्यता छ बन्द एउटा धोका हो भन्दै यसलाई सार्वजनिक अपराध भन्नुहुन्छ ज्यामिरेका एक वृद्ध के सब अधिकारी यो बन्द भनेर जनतालाई धोका हो हुन त नेताहरूले चाहिँ बन्द गरेपछि हाम्रो केही न केही हुन्छ भन्ने हिसाब किताबमा गएका छन् चाहे जस्तो किन पनि बन्द राजमार्ग बन्द गर्नु यो सार्वजनिक अपराध हो यो हुन त अब यस्ता अपराधहरू कति अब नेताहरूले गरिरहेका छन् अब यिनीहरूलाई जम्मैलाई यी आएका दलहरूलाई चाहिँ ल्याएर तपाईँको मृत्युदण्ड दिनुपर्ने सजाय दिनुपर्ने दलहरू छन् नेपालमा त्यो मृत्युदण्डको छैन त्यसले देशलाई चाहिँ खत्तम गरिसकेर हाम्रो सन्तोष नै यिनीहरूले चाहिँ खाइसके आजको बन्द पहिला जस्तै शैलीमा थियो तर बन्दकर्ता भने अलि फरक लाख मात्र उचित क्षतिपूर्ति दिनुपर्ने र कोष स्थापना गर्नुपर्ने मागसहित शिक्षकले गरेको बन्दले भने विद्यार्थीहरूमा नकारात्मक असर नपर्ला भन्न सकिन्न बुद्धिजीवीको उपनामले चिनिने शिक्षकहरूको बन्दले कस्तो सन्देश झाला त इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी निरीक्षक विजय कुमार यादव शिक्षकबाट बन्द त्यो त एकदम साह्रै नराम्रो कुरो हो किनभने शिक्षण पेसा यस्तो पेसा हो कि अहिले त्यो गर्दाखेरि अन्य विद्यार्थीहरूमा पनि असर पर्छ त्यसले गर्दा यो एकदम नराम्रो कुरो हो बिल्कुल बन्द गर्नु हुँदैन शिक्षण पेसाको मान्छे त त्यहीबाट प्रडक्ट हुने हो अन्य ठाउँमा अन्य संस्थामा पनि त्यही ठाउँबाट जाने हो त्यसले गर्दा सबैमा असर पर्ने हुँदा यसरी बन्द गर्नेतिर लाग्नु हुँदैन बरु टेबल टक गरेर वार्तामा जानुपर्ने हुन्छ आफ्ना हक अधिकार पाउनका लागि शान्तिपूर्ण आन्दोलन गर्नु पाउनु नागरिकको अधिकार हो तर अधिकार भन्दैमा यातायात बन्द र देश नै ठप्प पारेर बन्द गर्नु त्यो समाधानको बाटो भने होइन त्यसैले वार्ता संवादबाटै समाधान समाधानको प्रयास गर्ने बानी बसाले सहमतिमा पक्कै पुगिन्छ अनि सबैको भलो हुन्थ्यो त्यसैले यस्ता बन्दलाई सधैँका लागि बन्द गर्नु आवश्यक छ अब रिपोर्टपछि बाँकी समाचारहरू बाह्र वर्षे बालिकामाथि जबरजस्ती करणी भएको छ जिल्ला दोलखा काभ्रे गाविस वार्ड नम्बर चार स्थायी घर भई खरेनी छ डेरागरी बस्ने परिवर्तित नाम अन्ठानब्बे क कि बालिका माथि चितवन जिल्ला भण्डारा नौ नौबस्ती ना तिन ख दुई आठ पाँच छ नम्बरको मिनी बसका चालक वर्ष अठाइसका इन्द्रमणी खरेल र सोही मिनी बसका सहचालक मकनपुर जिल्ला बसवाडी घरबै हाल भण्डारा आठ बस्ने वर्ष उन्तिसका कुमार थापा मगरले उक्त बालिकालाई ललाइफकाई फकाई भण्डारा नौ भाङबारी स्थित सित बर्तौलाको मकैबारीमा गत वैशाख एकतिस गते साँझ साढे सात बजे जबरजस्ती करणी भएको खैरनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभएको छ करणी गर्ने दुवैजनालाई जिल्ला अदालत चितवनबाट म्याथप गरी कारवाही भइरहेको प्रहरी निरीक्षक पण्डितले जानकारी दिनुभएको छ नेपाल विद्यार्थी संघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पसको वनभोज कार्यक्रममा भएको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको नेविसंघको केन्द्रीय छानबिन टोली चितवन आइपुगेको छ टोलीका संयोजक अशोक बस्ताकोटी सहितको टोली आज अपरान्न चितवन आइपुगेको हो चितवन काङ्ग्रेसका सभापति टेकप्रसाद गुरुङ र पूर्व सभापति विकास कोइरालाको निर्देशनमा उनीहरूकै सामुन्यक संघका केन्द्रीय सदस्य निर्मल पौडेलमाथि भएको कुटपिट र संघका पूर्व महामन्त्री दिजङ माथि भएको दुर्व्यवहारका सम्बन्धमा छानबिन गर्न टोली चितवन आएको हो गत सोमबार ज्ञानेश्वर सामुदायिक वनको हातभित्र आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्ताइएका बस्नेतलाई प्रमुख अतिथि हुनबाट रोक्न कोइराला र गुरुङले प्रयास गरेपछि पौडेलले प्रतिवाद गर्दा उनीमाथि कुटपिट भएको थियो घटनाका सम्बन्धमा सत्य तथ्य बुझ्ने काम भइरहेको र सम्बन्धित पक्षसँग छलफल भइरहेको टोलीका संयोजक बस्ताकोटीले बताउनु भएको छ उहाँले आज दिउँसो नेविसङ चितवनका अध्यक्ष अरुणेश्वर खनाल सहित विद्यार्थी नेताहरूसँग बुझ्ने काम भएको भन्दै टोली पार्टीका नेताहरूसँग छलफल हुने बताउनु भएको छ नेविसङ केन्द्रीय समितिले घटनाको भत्सना गर्दै तीन सदस्य छानबिन टोली बनाएको थियो टोलीका सदस्यहरूमा पदम अधिकारी र गणेश भट्ट रहेका छन् नारायणगढको नारायणी नदी किनारमा निर्माण गरिएको विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको मूर्ति आज एक कार्यक्रमका बीच अनावरण गरिएको छ मूर्तिको उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष कल्याण जोशी र बुद्धका अनुयायी सुमदे सुमेधले संयुक्त रूपमा अनावरण गर्नुभएको हो नारायणगढका समाजसेवी ज्ञानेन्द्र मान साकीले आफ्ना पिता लोकमान साकीको स्मृतिमा बुद्धको मूर्ति निर्माण गर्नुभएको हो करिब बाह्र लाखको लागतमा निर्माण गरेको सो मूर्तिलाई सम्पन्न गर्न अझै चार लाख रुपियाँ खर्च लाग्ने मूर्ति निर्माता साक्यले बताउनु भएको छ नारायणी नदी किनार पर्यटकीय र धार्मिक हिसाबले महत्वपूर्ण मानिएकोले नदी किनारमा मूर्ति स्थापना गरेको मूर्ति निर्माता साक्यले बताउनु भएको छ मूर्तिकार शम्भु अर्याललाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो मूर्ति निर्माता ज्ञानेन्द्र मान साक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नारायणी नदी संरक्षण समितिका संयोजक रामप्रसाद श्रेष्ठ युवा संघ चितवनका पूर्व अध्यक्ष कृष्णबन्धु पिया लगायतले बोल्नु भएको थियो नेकपा एमालेको घर घरमा एमाले अभियान अन्तर्गत पूर्वी चितवनको बच्चौलीमा पनि घर अभियान गरिएको छ घर कार्यक्रममा नेकपा एमाले बच्चौली गाउँ गाउँ कमिटी क्षेत्रीय कमिटी र जिल्ला कमिटीका सदस्य सम्मिलित एक सय एकजनाको टोली सहभागी रहेको छ टोलीले घर घरमा पुगेर नेकपा एमालेको सिद्धान्त पार्टीले तय गरेको कार्यदिशा तथा जनताको समस्याका बारेमा भलाकुसारी गर्ने गरेको नेकपा एमालेका जिल्ला कमिटी सदस्य राजाराम रेग्मीले जानकारी दिनुभएको छ वैशाख अठाइस गतेबाट शुरू गरिएको अभियान अन्तर्गत अहिलेसम्म एकदेखि सातसम्मका ओडाहरूमा घर गरिसकेको क्षेत्रीय कमिटीका पूर्व सदस्य लोकराज भूषालले जानकारी दिनुभएको छ घर दैलो कार्यक्रममा जिल्ला कमिटी सदस्य सहित गाउँ कमिटी अध्यक्ष गोविन्द रिजाल पूर्व अध्यक्ष घनश्याम तिमलसिन्हा क्षेत्रीय कमिटी सदस्यहरू माधव प्रसाद खतिवडा फुरेन्द्र चौधरी गीता श्रेष्ठ अर्जुन ढकाल र पूर्व क्षेत्रीय कमिटी सदस्य लोकराज भूषाल अखिल नेपाल महिला संघ जिल्ला सदस्य चण्डिका ढकाल लगायत एक सय एकजनाको सहभागिता रहेको छ पञ्चगन्या सामुदायिक वन उपभोक्ता समितिले आफ्नो सेवा क्षेत्रका पन्ध्रजना विपन्न सदस्यका परिवारलाई आज निशुल्क बाख्रा वितरण गरेको छ जिल्ला वन समन्वय समिति चितवन र उपभोक्ता समितिको सहकारीमा आय आर्चन वृद्धिका लागि बाख्रा वितरण गरिएको सामुदायिक वनका सचिव रामहरि अधिकारीले जानकारी दिनुभएको छ उपभोक्ता समितिका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा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 चुक्करमा भएको मूल्य वृद्धिको अनुपातमा दूधको मूल्य नबढेको प्रति कृषकहरू के भन्छन् त सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज दुधको कस्तो छ भनेदेखि जुन हामीले परिश्रम गरे अनुसारको दुधले एउटा मूल्य पाएको छैन व्यवस्था पाएको छैन अब जस्तै कुरै गर्नु पर्दाखेरि दाना चोकरको भाव अनुसारको दुधको रेट बढेको छैन पहिला नौ सय रुपियाँ बोरा दाना थियो त्यो बेलामा पनि बत्तिस तेत्तिस दुधको भाव थियो भनेदेखि अहिले पनि त्यही बत्तिस तेत्तिस छ सरकारले एउटा रेट तोकिदिनु पर्यो जब कि दुधको दाना र चोकरको एउटा भाउ तोकेको हुन्छ भने त्यसमा चाहिँ अब दुधको पनि एउटा फिक्स रेट गरिदिनु पर्यो किसानहरू मारमा परिरहेका छन् यसको लागि किसानहरूलाई सही मूल्य हुन पर्यो एउटै रेट छ दुधको यसमा चाहिँ सरकारले हेर्नु पर्यो दुग्ध विकास संस्थाले हेर्नु पर्यो दुधको लागत मूल्य चाहिँ होइन दाना र चोकरको रेटले गर्दा चाहिँ होइन पहिला दानाको रेट चाहिँ पाँच सय थियो भने अहिले चाहिँ सात सय पचास पुगिरहेछ चोकरको चाहिँ सात सय असी थियो भने अहिले हजार तिस पुगिरहेछ त्यसले चाहिँ दुधको लागत मूल्य चाहिँ हामीले पाइरहेको छैन होइन त्यसैले चाहिँ अलिकति बजार मूल्य त भए त पनि त्यसको लागत मूल्य चाहिँ हामीले पाउन सकिरहेको छैन गाईको दाना दाना जाने ऊ यस्तो महँगो गइरहेको छ हामीले दुधको बजार व्यवस्थापन राम्रो तरिकाले भयो होइन होइन हाम्रो जाने गाउँ हामीले जाने गाउँ खरिद गर्दाखेरि पन्ध्र रुपियाँ बिस रुपियाँ किलो भने चोकरको दाम जाने त्यसको दाम तिस रुपियाँ भइरहेको छ होइन यहाँ अब हाम्रो जाने अब दुधको मूल्य केही मूल्य केही छैन यहाँ हाम्रो जाने हामीले चार फ्याट पाँच फ्याटको दुध लगेर डेरीमा बेच्दाखेरि हाम्रो दुधको मूल्य बत्तिस तेत्तिस तिसभन्दा आउँदैन हाम्रो मूल्य हामी हाम्रो किसानहरूले कसरी हाम्रो जाने जिम्मेदार उठ्ने त कसरी के गर्नु यसले यसको लागि यो नेपाल दुध विकास संस्थानले पनि केही हेर्नु हेर हेरविचार गर्नु पर्यो नेपाल सरकारले हेर्नु पर्यो यसमा जाने पहल कदम निकाल्नु अब नत्र भने हामी किसान तलको तल कहिले माथि उठ्नु हामी किसानहरू हामी किसानीहरूलाई धेरै कुरामा घाटा छ है हामी वस्तु पालेर पनि हामीले कुनै दुधको उचित मूल्य पाइएको छैन है हामीले खेतीपाती गरेर पनि हाम्रो खेतीपातीको मूल्य छैन है हामी किन्न जाँदाखेरि दाना चोकर ढुटो यसको धेरै बढी मूल्यमा किन्न पर्छ है हामीले घरको अब धानको हिसाबमा चामलको हिसाबमा हामीले